तिमलाई माछ मेरो परान भन्दा नि मलाई त तिमी प्यारो लाग्छ नाउँमा ज्यान दिन पाऊ तिम्रै सामु बिदा लिन पाऊ मनले तिमीलाई माग्छ मनले तिमीलाई माग्छ लाग्छ मनले तिमीलाई माग्छ मेरो परान भन्दा नि मलाई त तिमी प्यारो लाग्छ मेरो जीवन दिउलामा उपमा मनले तिमीलाई माग्छ मनले तिमीलाई माग्छ मेरो परन भन्दा नि मलाई त तिमी प्यारो लाग्छ वरदानको रूपमा मेरो जीवन दिउलामा उपमा मनले तिमीलाई माग्छ मनले तिमीलाई माग्छ मेरो परन भन्दा नि मलाई त तिमी प्यारो लाग्छ मनले तिमीलाई माग्छ मेरो परन भन्दा नि मलाई त तिमी प्यारो लाग्छ छ देख्न भित्र हौ तिमीलाई माग्छ मैले तिमीलाई माग्छ मेरो परन भन्दा नि मलाई त तिमी प्यारो लाग्छ यो मुटु भित्र छौ मेरो लागि अभिन्न मित्र हौ मनले तिमीलाई माग्छ मनले तिमीलाई मेरो परान भन्दा नि मलाई त तिमी प्यारो लाग्छ मनले तिमीलाई माग्छ मेरो परान भन्दा नि मलाई त तिमी प्यारो लाग्छ दाजे मनले तिमलाई माग्छ मनले तिमलाई माग्छ मेरो परन भन्दा नि मलाई त तिमी प्यारो लाग्छ राखुला बाजी मर्नै परे मर्न नि छोराजी मनले तिमलाई माग्छ मनले तिमीलाई माग्छ मेरो परन भन्दा नि मलाई त तिमी प्यारो लाग्छ मनले तिमीलाई माग्छ मेरो परन भन्दा नि मलाई त तिमी प्यारो लाग्छ तिमी प्यारो लाग्छ मन भरि साँचेछु तिम्रै कारण बाँचेछु मैले तिमीलाई मा तिमी प्यारो लाग्छ तिमीलाई माछ मेरो परान भन्दा नि मलाई त तिमी प्यारो लाग्छ